पवित्र शब्द छ यो आमा यो एउटा शब्द नै काफी छ छोराछोरीले आफ्नो सबै दुःख पीडा भुलाउनको लागि मलाई कसैले स्वर्ग कस्तो हुन्छ होला भनेर सोध्यो भने मैले जवाब दिनेछु आमाको काग हो त्यही हो स्वर्ग जहाँ हामीले आफ्नो जिन्दगीको सबैभन्दा रमणीय फलहरू बिताएर आएका छौँ मरेपछि स्वर्ग जाने भनेर किन बाहिर बाहिर मन्दिरको ढोका पुग्ने गर्छौ एकपटक आमाको शरणमा शरण लिएर बस स्वर्ग त्यही छ छोराछोरीले अघाएन कि उनीहरूको पेट भरिएन कि भनेर आफ्नो मुखमा लगेको घाँस पनि नखाई हाम्रो पेट भर्नुभयो सानोमा हामीले पिसाब गरेको चिसो ठाउँमा आफू सुतेर हामीलाई न्यानो ओछ्यानमा सुताउनु भयो अझै कस्तो लाटो पारामा लाटो पारामा अरूलाई भन्नुहुन्छ मेरो बाबु मेरो छोरा चिसो ठाउँमा सुत्यो भने बिमार हुन्छ कतै कति सोची मेरी आमा मलाई लाग्ने रोग आफूलाई लगाउनुहुन्छ र र पनि मेरै चिन्ता गर्नुहुन्छ कति निश्चल छ उहाँले गर्ने माया अझै पनि आफूलाई पीडा हुँदा त्यही आमाको काग खोज्ने गर्छु म जहाँ पल्टिएर सबै दुःखहरू भुलाउन सक्छु मैले भन्नेले पनि सत्य भनेको हो यदि मेरो भाग्य लेख्ने अधिकार मेरी आमालाई दिएको भए साँच्चीकै मेरो भाग्यमा दुःख लेखिएको हुँदैन थियो होला तर केही छैन मेरो भाग्यमा मेरो भाग्य भनेकै मेरी आमा हुनुहुन्छ हो मसँग मेरी आमा हुनुहुन्छ भाग्य लेख्ने अधिकार नभएर के भयो के भयो त त्योभन्दा ठुलो उहाँले दिने आशीर्वाद नै काफी छ मेरी मेरो लागि जसले गर्दा म आफूलाई भाग्यमानी ठान्छु मैले यो धरतीमा पाइला टेक्ने अवसर पाएँ केवल आमाले गर्दा मैले यो दुनियाँ देख्ने अवसर पाएँ त्यही आमाले गर्दा म आज जे जस्तो छु मात्र मेरी आमाले गर्दा बदलामा हामीले आमाको लागि केही गर्नु पर्दैन उहाँको मुहारमा कहिले आँसु नल्याइदेऊ उहाँलाई सधैँ खुसी राख्ने प्रयास गरौँ त्यही त हो हामी छोराछोरीको कर्तव्य मेरी आमा मलाई छाडेर कहिले टाढा नगइदिए हुन्थ्यो जस्तो लाग्छ मलाई मात्रै किन संसारका सबै छोराछोरीलाई नै त्यस्तै लाग्छ होला नि है कि उनीहरूलाई जन्म दिने आमाले कहिले उनीहरूलाई छाडेर टाढा नभइदिए हुन्थ्यो भनेर सधैँ हामी सँगै हाम्रै छाया बनेर बसिदिए हुन्थ्यो भनेर तपाईँको आशीर्वाद सधैँ यसरी नै मेरो जीवनमा रहिरहोस् मिस्यो आमाई मिस्यो आमाई यही मिठो भावना सँगसँगै नमस्कार साथी गजलीय अभिवादन कार्यक्रम गजल फुन्सको पर्खाइमा बस्नुभएका सम्पूर्ण गजल मनहरूमा आजको यो नूतन चौरानब्बे श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ पर्दा पहाडीका प्राविधिक सखा शरद सागर देवकोटाको साथमा उपस्थित भएको छु म गजल फुन्सको माली सम्भार राजु रेडियो देखुरी एफएमले उत्पादन गरेको कार्यक्रम गजल फुन्स तपाईँले राप्ती र यसका आसपासका जिल्लाहरूमा देखुरीको पहिलो रेडियो नयाँ युगको नयाँ आवाज एक सय पाँच दशमलव आठ मेगा हर्चबाट साथै इन्टरनेटको माध्यमबाट रुल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार मार्फत र इलामको चुलाचुली अनलाइन रेडियोबाट एकैसाथ विश्वभरि सुन्दै हुनुहुन्छ र यही श्रृङ्खला एकैछिनपछि दस पन्ध्रमा पूर्ण हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडाबाट सुन्न सक्नुहुनेछ कार्यक्रम गजल फुन्समा अग्रजदेखि अनुजसम्मका हरेक स्रष्टाका शाब्दिक गजल वाचन गर्दै साङ्गीतिक गजल श्रवण गरेर व्यवसायीलाई न्याय गर्ने हाम्रो हर प्रयास भने जारी नै छ प्रिय गजलमन यतिखेर व्यस्त हुनुहुन्छ र फुर्सदमा सुन्न चाहनुहुन्छ भने केही समयमै युट्युब च्यानल राप्ती आवाजमा अपलोड गर्ने गर्छौँ त्यताबाट जुनसुकै बेला पनि सुन्न सक्नुहुनेछ तपाईँहरूबाट प्रेषित थुप्रै थुप्रै गजलहरू वाचन गर्नु पूर्व आजको गजल फन्सेको दैलो गर्न चाहन्छु यो साङ्गीतिक गजलसँगै म बिना कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा शब्द शीतल गिरीले लेख्नु भएको छ भने सङ्गीत महेश खड्काले दिनुभएको छ र स्वर रहेको छ प्रमोद खडेलको म बिना कसै कसैलाई मुस्किल छ पोखरामा म बिना कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा हो छु आज धेरै टाढा मेरो दिल छ पोखरामा रुदा आँसुको छिरिन्थे हाँसासँगै हाँसिदिन्थे रुदा आँसुको छिरिन्थे फेवा ताल्झै आज आँसु फेवा ताल्झै आज आँसु पिल पिल छ पोखरामा हो फेवा ताल आज आँसु पिल छ पोखरामा बिना कसै कसैलाई मुस्किल छ पोखरा छ मेरो जीवन यहाँ अन्धकारमा उठ्दै हुँदा झिलमिल छ पोखरामा मेरो जुन हुँदा झिलमिल छ पोखरामा म बिना कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा नबिन कसै कसैलाई मुस्किल छ पोखरामा म आज धेरै टाढा मेरो दिल छ पोखरामा यो साङ्गीतिक गजलपछि पूर्ण स्वागत गर्न चाहन्छु कार्यक्रम गजल फुन्सुमा प्रिय गजलमन अब भने तपाईँहरूबाट थुप्रै प्रेसिस शाब्दिक गजलहरू भाषण गर्छु मेरो हातमा पहिलो लहरमा पहिलो गजल परेको छ अर्का खाँचीका मित्र आकाश थापा भुन्टेको म भाषण गर्न चाहन्छु आकाश थापा भुन्टेको गजल हो यही गएका साता हराएका छन् हो यही गएका साता हराएका छन् मेरा आफ्नै पिता माता हराएका छन् जब ना न बालकलाई बाल आश्रममा देख्छु जब न बालकलाई बाल आश्रममा देख्छु लाग्छ सबैका जन्मदाता हराएका छन् हो यही गएका साता हराएका छन् मायाको चिनो के दिउँ प्यारी तिमीलाई मायाको चिनो के दिउँ प्यारी तिमीलाई आजकल फुलहरू राता हराएका छन् हो यही गएका साता हराएका छन् दुनियाँ स्वार्थी छ भन्थे हो रहेछ हजुर दुनियाँ स्वार्थी छ भन्थे हो रहेछ हजुर दुःख परेकै बेला नाता हराएका छन् हो यही गएका साता हराएका छन् झगडा गर्यो भने माया बढ्छ भन्नेहरू झगडा गर्यो भने माया बढ्छ भन्नेहरू झगडामै पिरतीको छाता हराएका छन् झगडामै पिरतीको छाता हराएका छन् हो यही गएका साता हराएका छन् मेरा आफ्नै पिता माता हराएका छन् सानापा खाँची हाल बुटोल यो मिठो गजल अनि साथको लागि आभारी छु आकाश आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु आकाशजीबाट प्रिय श्रोताबिन तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम गजल फुन्स र मसुद सम्भार राज तपाईँ पनि आफ्ना गजलहरू पठाउन चाहनुहुन्छ र हामीलाई वाचन गराउन चाहनुहुन्छ भने तपाईँ पनि आफ्ना गजल पठाउन सक्नुहुन्छ त्यसको लागि हाम्रो फेसबुक आइडी रहेको छ नेपालीमा छ फेसबुक आइडी रेडियो कार्यक्रम गजल फुन्स सर्च गर्नुभयो भने भेटिनेछौँ हामी र हामीसँगै जोडिएर हामीले हरेक हप्ता स्ट्याटस राख्छौँ त्यो स्ट्याटसमा तपाईँले आफ्ना गजलहरू पठाउनुभयो भने हामी पालै पछाडि तपाईँका गजलहरूलाई कर्मशै पछाडि वाचन गर्नेछौँ म भने व्यवसायमा पहिलो लहरको दोस्रो गजल भाषण गर्छु उहाँ हुनुहुन्छ डिक्टलका मित्र सानो सङ्गीताको गजल तडपिन्छ मन हरपल तिमी नहुँदा तडपिन्छ मन हरपल तिमी नहुँदा बगाउँछ आँखाको गजल तिमी नहुँदा रोकिन्न मन कहाँ थियो बिच सफरमा रोकिन्न मन कहाँ थियो बिच सपरमा फेरि परिरहेछु त्यसै हलमल तिमी नहुँदा तडपिन्छ मन हरपल तिमी नहुँदा बेसरी टुक्रिएछु अब नजोडिनी गरेर बेसरी टुक्रिएछु अब नजोडिनी गरेर जिन्दगी लाग्छ असफल तिमी नहुँदा तडपिन्छ मन हरपल तिमी नहुँदा बाँच्दिन एक्लै दैव छिटै लैजा बिन्ती बाँच्दिन एक्लै दैव छिटै लैजा बिन्ती यस्तै यस्तै गरे भाकल तिमी नहुँदा तडपिन्छ मन हरपल तिमी नहुँदा खोजिरहेछु म आफैलाई बिर्सिएर खोजिरहेछु म आफैलाई बिर्सिएर बेकार यो लाग्छ गुगल तिमी नहुँदा तडपिन्छ मन हर तिमी नहुँदा मान या नमान हो यही सत्य कुरा मान या नमान हो यही सत्य कुरा म सदा सदा असफल तिमी नहुँदा म सदा सदा असफल तिमी नहुँदा तडपिन्छ मन हर पल तिमी नहुँदा लाग्छ बगाउँछ आँखाको गाजल तिमी नहुँदा अति मार्मिक शब्दले सुसज्जित यो शाब्दिक गजलका निमित्त आभारी छु सानुजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु सानुजीबाट व्यवसायमा भने पहिलो लहरको तेस्रो गजल वाचन गर्छु उहाँ हुनुहुन्छ भूमि पूर्वी रुकुमका मित्र लवली रामकुमार मङ्गोलियन एउटा हातमा सर्टिफिकेट र अर्को हातमा राहदानी राखेर एउटा हातमा सर्टिफिकेट र अर्को हातमा राहदानी राखेर कतिन्जेल चल्ला र खै सफरमा यो जिन्दगानी राखेर डिग्री पढ्यो हिजो मुखियाबाट ऋण लिएर छोराले डिग्री पढ्यो हिजो मुखियाबाट ऋण लिएर छोराले बेरोजगारी भयो घर घरखेत ऐलानी राखेर एउटा हातमा सर्टिफिकेट र अर्को हातमा राहदानी राखेर कसलाई रहर होला आफन्तबाट छुट्टिएर विदेशिन कसलाई रहर होला आफन्तबाट छुट्टिएर विदेशिन ओभानो आँखामा टिलपिल आँसुदाना पानी राखेर एउटा हातमा सर्टिफिकेट र अर्को हातमा राहदानी राखेर मेचोमा जनता सरकारकै हाली मुहाली त्यसैले मिचोमा जनता सरकारकै हाली मुहाली त्यसैले परदेशी युवाहरू पत्थरमा फुलको जवानी राखेर एउटा हातमा सर्टिफिकेट र अर्को हातमा राहदानी राखेर परदेशमा म मरेँ भने रातो बाकसमा लास आउनेछ परदेशमा म मरे भने रातो बाकसमा लास आउने छ कहिले नरुनु चिता जलेको सम्झना खरानी राखेर रा। कहिले नरुनु चिता जलेको सम्झना खरानी राखेर रा। एउटा हातमा सर्टिफिकेट र अर्को हातमा राहदानी राखेर रा। कतिन्जेल चल्दा र सफरमा यो जिन्दगानी राखेर निकै नै मिठा शब्दहरूले सजिएको गजल पठाएर सहयोग गर्नुभएकोमा आभारी छु रामकुमारजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु रामकुमारजीबाट प्रिय गजलमन म व्यवसायमा भने पहिलो लहरको चौथो गजल वाचन गर्न चाहन्छु प्रकाश बाबु चन्दको गजल यो जिन्दगी दुखी रहने हालचालमा छु म यो जिन्दगी दुखी रहने हालचालमा छु म हिजो आज मानसिक खलबलमा छु म यो शरीर त बाहिर बोक्रोभित्र खोक्रो हो यो शरीर त बाहिर बोक्रो भित्र खोक्रो हो सक्रिय छैनन् यो मनमुटु अचलमा छु म यो जिन्दगी दुखी रहने छु म हेर यी नयानहरूभित्र निहालेर हेर मलाई हेर यी नयानहरूभित्र निहालेर हेर मलाई हरदम तिम्रै चोखो प्रेमको पसलमा छु म यो जिन्दगी दुखी रहने हालचालमा छु म बैरीहरू मेरो स्वाभिमानको परीक्षा नल्याऊ बैरीहरू मेरो स्वाभिमानको परीक्षा नलेऊ सगरमाथा जस्तो छाती अटलमा छु म सगरमाथा जस्तो छाती अटलमा छु म यो जिन्दगी दुखी रहने हलचलमा छु म हिजो आज मानसिक खलबलमा छु म मिठो गजल अनि साथको लागि आभारी छु प्रकाशजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु म प्रकाशजीबाट प्रिय गजलमान तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम गजल फन्स म सम्भार राज प्रिय गजलमन व्यवसायमा भने एउटा साङ्गीतिक गजल श्रावण गर्छौँ सबैले मलाई घृणा गरे पनि तिमीलाई वाहा वाह गरून् देब्रे मेरो भए पनि ईश्वर तिम्रो दाइने पुरुन् शब्द सिन्सुरी सुरेश घमालले लेख्नु भएको छ भने सङ्गीत दीपक शर्माले दिनुभएको छ र स्वर रहेको छ शिव प्रयारको तिम्रो दाइने परुन देव्रे मेरो भए पनि ईश्वर खुशी पाइँदो रहेछ xuân सबैले मलाई घृणा गरे पनि तिमीलाई वाह वाह गरून् देब्रे मेरो भए पनि ईश्वर तिम्रो दाहिने पुरुन् पक्कै पनि आदरणीय गजल मनहरू अत्यन्तै यी मिठो साङ्गीतिक गजलपछि पूर्ण स्वागत गर्न चाहन्छु रेडियो कार्यक्रम गजल पुन्समा प्रिय गजल मन यति बेला मेरो हातमा दोस्रो लहरमा पहिलो गजल परेको छ जाजरकोटका मित्र मनोहर बाबुको व्यवसायमा वाचन गर्न चाहन्छु मनोहर बाबुको गजल कुर्सीमा बस्यौ हेऱ्यौ सरकारले पनि कुर्सीमा बस्यौ हेऱ्यौ सरकारले पनि सुदूर बस्ती सकियो भुकमारले पनि जाँदै जान्न भन्छौ जानै पर्छ परदेश जाँदै जान्न भन्छौ जानै पर्छ परदेश स्वदेश बस्न दिँदैन बेरोजगारले पनि कुर्सीमा बस्यौँ हेऱ्यौँ सरकारले पनि यो खल्तीमा दाम सकिए लगत्तै यो खल्तीमा दाम सकिए लगत्तै स्वागत गर्न छोड्यो बजारले पनि कुर्सीमा बस्यो हेऱ्यौँ सरकारले पनि कलम र मुस्कान लिए हतियार युद्धमा कलम र मुस्कान लिए हतियार युद्धमा हेरौँ कसरी जिद्दो रहेछ तरवारले पनि कुर्सीमा बस्यो हेऱ्यो सरकारले पनि म दमको बिरामी होइन प्यारको बिरामी हो म दमको बिमार होइन प्यारको बिमार हो कहाँ निको होला यार उपचारले पनि कहाँ निको होला यार उपचारले पनि कुर्सीमा बस्यौँ हेऱ्यौँ सरकारले पनि सुदूरबस्ती सकियो भोकमारले पनि यो मिठो गजल अनि साथको लागि आभारी छु बाबुजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु बाबुजीबाट म भने यो बसाइमा दोस्रो लहरको दोस्रो गजल वाचन गर्छु मित्र भीम डाङ्कीको राजनीति गर्छन् यहाँ झुकाएर भन्दै थियो राजनीति गर्छन् यहाँ झुकाएर ऊ भन्दै थियो ती जनताहरूको मन दुखाएर ऊ भन्दै थियो विकासको नाराहरू घन्किँदै थिए त्यो बेला विकासको नाराहरू घन्किँदै थिए त्यो बेला चुनावमा जनतालाई हँसाएर ऊ भन्दै थियो राजनीति गर्छन् यहाँ झुकाएर ऊ भन्दै थियो पढ्दा लिएको ऋण बुझाउन नसक्दा मैले पढ्दा लिएको ऋण बुझाउन नसक्दा मैले साहुले लग्यो हल गोरु फुकाएर ऊ भन्दै थियो राजनीति गर्छन् यहाँ झुकाएर ऊ भन्दै थियो यस्तै यस्तै दुःख छ हामी हरेक युवाहरूसँग यस्तै यस्तै दुःख छ हामी हरेक युवाहरूसँग बस्नुपर्छ सबैले पीडा छुपाएर ऊ भन्दै थियो राजनीति गर्छन् यहाँ झुकाएर ऊ भन्दै थियो कति गर्छौ लुछा चुडी त्यही कुर्सीको खातिर कति गर्छौ लुछा चुडी त्यही कुर्सीको खातिर नेपाल आमालाई सधैँ रुवाएर ऊ भन्दै थियो नेपाल आमालाई सधैँ रुवाएर ऊ भन्दै थियो राजनीति गर्छन् यहाँ झुकाएर ऊ भन्दै थियो ती जनताहरूको मन दुखाएर ऊ भन्दै थियो अति मार्मिक शब्दले सुसज्जित यो शाब्दिक गजलका निमित्त आभारी छु भीमजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु भीमजीबाट प्रियको जन्मन व्यवसायमा भने दोस्रो लहरको तेस्रो गजल वाचन गर्छु उहाँ हुनुहुन्छ सुर्खेतका मित्र राजन प्रभात यार धरती हुने थिएन मेरो आकाश हुने थिएन यार धरती हुने थिएन मेरो आकाश हुने थिएन तिमी नभए प्रिया जिन्दगी खास हुने थिएन न नदिएको भए तिमीले हातहरू सहाराको लागि नदिएको भए तिमीले हातहरू सहाराको लागि कसम यो प्रभात तिम्रो आसपास हुने थिएन यार धरती हुने थिएन मेरो आकाश हुने थिएन धन पैसा बिना नै जिन्दगी खुसीले चल्ने भए धन पैसा बिना नै जिन्दगी खुसीले चल्ने भए परदेशिनु पर्दा कोही पनि यहाँ उदास हुने थिएन यार धरती हुने थिएन मेरो आकाश हुने थिएन ढुङ्गालाई माटोको भर र माटोलाई ढुङ्गाको भर ढुङ्गालाई माटोको भर र माटोलाई ढुङ्गाको भर नभएको भए घाँस बाँस अनि कपास हुने थिएन यार धरती हुने थिएन मेरो आकाश हुने थिएन पढेर लेखेर आफ्नै देशमा रोजगार भएको भए पढेर लेखेर आफ्नै देशमा रोजगार भएको भए आज मेरो हातमा रक्सीको गिलास हुने थिएन आज मेरो हातमा रक्सीको गिलास हुने थिएन यार धरती हुने थिएन मेरो आकाश हुने थिएन तिमी नभए प्रिया जिन्दगी खास हुने थिएन निकै नै मिठा शब्दहरूले सजिएको गजल पठाएर सहयोग गर्नुभएकोमा आभारी छु राजनजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु राजनजीबाट प्रिय गजल मन तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम गजल फुन्स म सुत राज र तपाईँ पनि आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ र हामीसम्म पुर्याउन चाहनुहुन्छ भने त्यो माध्यम भेट्नु भएको छैन हामी सामु पुर्याउने भने हामी भन्छौँ तपाईँले हामीलाई कसरी गजल पठाउने फेसबुकमा गएर नेपालीमा रेडियो कार्यक्रम गजल गजलफुन सर्च गर्नुभयो भने हाम्रो आइडिया आउँछ हामीसँग जोडिएर जोडी जोडिरहनुहोला हामी हरेक हप्ता स्ट्याटस राख्छौँ त्यो स्ट्याटसमा तपाईँले आफ्ना गजलहरू राख्न सक्नुहुन्छ हामी सबैका गजललाई पालो दिने गर्छौँ कर्मसमय सबैका गजललाई वाचन गर्ने गर्छौँ पक्कै पनि तपाईँले यति भनेपछि हामीलाई गजल पठाएर सहयोग गर्नुहुनेछ भन्ने पूर्ण आशा लिएको छु प्रिय गजलमन म भने यो बसाई म दोस्रो लहरको चौथो अथवा अन्तिम गजल वाचन गर्छु उहाँ हुनुहुन्छ बानपा तिन बागलुङका मित्र निश्चल मङ्कर कल्पित कोही भुके जस्तो लाग्छ अनि कराए जस्तो लाग्छ कोही भुके जस्तो लाग्छ अनि कराए जस्तो लाग्छ घमण्डकै लागि यो जिन्दगी बनाए जस्तो लाग्छ जमाना ठिक छैन आजभोलि आफ्नो ख्याल गर्नु जमाना ठिक छैन आजभोलि आफ्नो ख्याल गर्नु भन्नुहुन्छ आमा र त मलाई सम्झाए जस्तो लाग्छ कोही भुके जस्तो लाग्छ अनि कराए जस्तो लाग्छ मेरै अगाडि कोही मायाको कुरा गर्दा पनि खै किन मेरै अगाडि कोही मायाको कुरा गर्दा पनि खै किन यो जवानीको रस सुस्न भमरा आए जस्तो लाग्छ कोही भुके जस्तो लाग्छ अनि कराए जस्तो लाग्छ न रूप रङ्ग छ न त कुनै ढङ्ग नै भएकी परी परियो हेर्नुहोस् न रूप रङ्ग छ न त कुनै ढङ्ग नै भएकी परी परियो हेर्नुहोस् यसै अभागिनी दार दिएर जन्माए जस्तो लाग्छ यसै यसै अभागी निधार दिएर जन्माए जस्तो लाग्छ कोही भुके जस्तो लाग्छ अनि कराए जस्तो लाग्छ जहाँ जाउँ जे गरू आखिर ठक्कर मात्र पर्छ मलाई जहाँ जाउँ जे गरू आखिर ठक्कर मात्र पर्छ मलाई दुःखसँग सङ्घर्ष गर्न यो धरतीमा पठाए जस्तो लाग्छ दुःखसँग सङ्घर्ष गर्न यो धरतीमा पठाए जस्तो लाग्छ कोही भुके जस्तो लाग्छ अनि कराए जस्तो लाग्छ घमण्डकै लागि यो जिन्दगी बनाए जस्तो लाग्छ मिठो गजल अनि साथको लागि आभारी छु निश्चलजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु म निश्चलजीबाट प्रिय गजल मन व्यवसायमा भने एउटा साङ्गीतिक गजल श्रवण गराउँछु दैव पनि हाँसिरह्यो मैले आँसु झार्दाखेरि तिम्रो जितको चर्चा छ रे आज मैले हार्दाखेरि शब्द प्रबल विष्टले लेख्नु भएको छ भने सङ्गीत सन्तोष श्रेष्ठले दिनुभएको छ र स्वर रहेको छ प्रमोद खनेलको जितको चर्चा छरे आज मैले हार्दाखेरि तिम्रो जितको चर्चा छरे आज मैले हार्दाखेरि दैव पनि हाँसिरह्यो मैले आँसु झार्दाखेरि दैव पनि हाँसिरह्यो मैले आँसु झर्दाखेरि तिम्रै जितको चर्चा छरे आज मैले तेरी फेरि विश्वासको घर ढाली गयो त्यसमै आगो गयो विश्वासको घर ढाली गयो त्यसमै आगो बाली गयो विश्वासको घर ढाली गयो त्यसमैया बाली गयो मेरो मनको बस्ती तिमले बसाइ सर्दा फेरि दैव पनि हाँसिरह्यो मैले आँसु झर्दा फेरि तिम्रै जितको चर्चा छरे अझ मैले हर्दा फेरि तुम मनको बत्ती मधुरो भो सारा सपना अधुरो भो मनको बत्ती मधुरो भो सारा सपना अधुरो भो मनको बत्ती मधुरो भो सारा सपना अधुरो भो जिन्दगीको दो बाटोमा मलाई प्ले पर्दा दैव पनि हाँसिरह्यो मैले आँसु झार्दाखेरि तिम्रो गीतको चर्चा छ अरे आज मैले हार्दाखेरि पक्कै पनि आदरणीय गजल मनहरू अत्यन्तै यी मिठो साङ्गीतिक गजलपछि पूर्ण स्वागत गर्न चाहन्छु कार्यक्रम गजल फुन्सुमा प्रिय गजल मन मेरो हातमा तेस्रो लहरमा पहिलो गजल पढाएको छ सौडरिया एक दाङका मित्र प्रकाश मगर बिहोकीको यो म वाचन गर्न चाहन्छु प्रकाश मङ्गर बिहोकीको गजल गाउँमा गाउँमा आमा भन्नुहुन्छ देशमा शासन चलाउँछ गाउँमा आमा भन्नुहुन्छ देशमा शासन चलाउँछ यता छोरो परदेशमा ठेला हातले घन चलाउँछ भावना लेख्ने कविहरू उस्तै देख्छु वर्षौँदेखि भावना लेख्ने कविहरू उस्तै देख्छु वर्षौँदेखि मेरो सामु जन्मेकाले अल्लारीका मन चलाउँछ गाउँमा आमा भन्नुहुन्छ देशमा शासन चलाउँछ धनीहरू अधिक धनी भ गरिब अधिक गरिब भए धनीहरू अधिक धनी गरिब अधिक गरिब भए ठुलो सानो जे भए नि आखिर जीवन चलाउँछ गाउँमा आमा भन्नुहुन्छ देशमा शासन चलाउँछ हरेक चिज पर्दो रहेछ मानवभित्र आवश्यकता हरेक चिज पर्दो रहेछ मान्य मानवभित्र आवश्यकता आँखा दिन्छ प्रकाशले हावा धड्कन चलाउँछ आँखा दिन्छ प्रकाशले हावा धड्कन चलाउँछ गाउँमा आमा भन्नुहुन्छ त्यसमा शासन चलाउँछ यता छोरो परदेशमा ठेला हातले घन चलाउँछ यो मिठो गजल अनि साथको लागि आभारी छु वियोगजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु वियोगजीबाट प्रिय गजल मन म भने व्यवसायमा तेस्रो लहरको दोस्रो गजल वाचन गर्छु उहाँ हुनुहुन्छ अमरगढी नगरपालिका तिन डडेलधुराका मित्र चक्र साउद व्यवसायमा वाचन गर्न चाहन्छु चक्र साउदको गजल ढुङ्गा बरु हुँदैन कठोर घनले फुट्छ ढुङ्गा बरु हुँदैन कठोर घनले फुट्छ मान्छेको जातै कस्तो धनले फुट्छ त हुन् चाहन्छन् जो कोही त हुन चाहन्छन् जो कोही उसको लाज फुटेको जोवनले फुट्छ ढुङ्गा बरु हुँदैन कठोर घनले फुट्छ दिव्यासनमा बसियो सप्तक छोड्दै दिव्यासनमा बसियो सप्थक छोड्दै बन्धुत्व सदा उत्ताउलो पनले फुट्छ ढुङ्गा बरु हुँदैन कठोर घनले फुट्छ आउँछे बास बस्न लोभ्याउँछे भैसले आउँछे बास बस्न लोभ्याउँछे भैसले सम्राज्यको सम्राट प्रलोभनले फुट्छ साम्राज्यको सम्राट प्रलोभनले फुट्छ ढुङ्गा बरु हुँदैन कठोर घनले फुट्छ मान्छेको जातै कस्तो धनले फुट्छ अति मार्मिक शब्दले सुसज्जित यो शाब्दिक गजलका निमित्त आभारी सूचक र सावजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु चक्र सावजीबाट प्रिय गजलमान व्यवसायमा भने तेस्रो लहरको चौथो गजल वाचन गर्छु उहाँ हुनुहुन्छ भजाङका मित्र प्रेम प्रकाश सानु जुन चाहिँदैन अनि तारा चाहिँदैन जुन चाहिँदैन अनि तारा चाहिँदैन चाहिँदैन मलाई आभरा चाहिँदैन भन्न त साथी ज्यान दिन्छु भन्थ्यो भन्न त साथी ज्यान दिन्छु भन्थ्यो रहेछस् नि सबैको हत्यारा चाहिँदैन जुन चाहिँदैन अनि तारा चाहिँदैन देश सुधारौँ भनी भाषण ठुलो ठुलो देश सुधारौँ भनी भाषण ठुलो ठुलो उठए जनता अब यो नारा चाहिँदैन जुन चाहिँदैन अनि तारा चाहिँदैन जब एक्लो थिएँ नि कोही भेटिनँ मैले जब एक्लो थिएँ नि कोही भेटिनँ मैले हो त्यसैले आजकल सारा चाहिँदैन जुन चाहिँदैन अनि तारा चाहिँदैन केही गर्नु छ विश्वास गर्नुहोस् एक अर्कामा केही गर्नु छ विश्वास गर्नुहोस् एक अर्कामा नत्र भने टुप्लुक्क देखिने छेपारा चाहिँदैन नत्र भने टुप्लुक्क देखिने छेपारा चाहिँदैन जुन चाहिँदैन अनि तारा चाहिँदैन चाहिँदैन मलाई आभरा चाहिँदैन निकै नै मिठा शब्दहरूले सजिएको गजल पठाएर सहयोग गर्नुभएकोमा आभारी छु प्रेमजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु म प्रेमजीबाट प्रिय गजल मन तपाईँहरूका पनि गजल वाचन भएका छैनन् भन्ने गुनासा अनि मनमा चाह राख्नुभएको छ भने पक्कै पनि तपाईँका गजल वाचन हुन्छन् हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला एकैचोटि त हामी सबैका गजललाई स्थान दिन सक्दैनौँ त्यसैले पनि हामीलाई धेरैभन्दा धेरै धेरै गजल पठाएर सहयोग गर्नुभएको छ त्यो बसाइमा हामीले सबैका गजलहरूलाई पालै पछाडि वाचन गर्नेछौँ यति भन्दै र तपाईँले आफ्ना गजलहरू पठाउन भने नभुल्नुहोला आज नभए भोलि भोलि नभए पर्सि पक्कै पनि तपाईँका गजल पनि वाचन हुनेछन् नियमभित्र रहेर लेखेर पठाउनु भयो भने तपाईँका गजल अवश्य वाचन हुन्छन् प्रिय गजल मन ती भन्दै व्यवसायमा भने तेस्रो लहरको चौथो गजल वाचन गर्छु उहाँ हुनुहुन्छ भोजपुरका मित्र आमन अरुण चामलिङ व्यवसायमा वाचन गर्न चाहन्छु आमन अरुण चामलिङको गजल सम्झनामा एउटा चिनो थमाएर गइन् सम्झनामा एउटा चिनो थमाएर गइन् नमेटिने याद कहिले जमाएर गइन् दुई दिनको जिन्दगी हो हाँसेर नै जिउनु पर्छ दुई दिनको जिन्दगी हो हाँसेर नै जिउनु पर्छ नजिक आयो हात मेरो समाएर गइन् सम्झनामा एउटा चिनो थमाएर गइन् जिन्दगी त छोटो भयो चाहना छ धेरै सबै खुसी मलाई छाडी रमाएर गइन् सम्झनामा एउटा चिनो थमाएर गइन् बाध्यतामा नि कस्तो कस्तो आफैसँग हार्नुपर्ने बाध्यतामा नि कस्तो कस्तो आफैसँग हार्नुपर्ने बाध्यतामा नि कस्तो कस्तो आफैसँग हार्नुपर्ने सधैँ मनमा मिठो नाम कमाएर गइन् सधैँ मनमा मिठो नाम कमाएर गइन् सम्झनामा एउटो चिनो थमाएर गइन् नमेटिने याद कहिले जमाएर गइन् मिठो गजल अनि साथको लागि आभारी छु अरुणजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु अरुणजीबाट आजको कार्यक्रम गजल फुन्सबाट बिदा लिने बेला भइसकेको छ प्राविधिक मित्र शरद सागर देवकोटाले जानकारी दिनुभएको छ कार्यक्रमको अवधिभरि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताबिनलाई हार्दिक धन्यवाद दिँदै कार्यक्रम के कस्तो लाग्यो र कार्यक्रमको बारेमा आफ्ना सल्लाह सुझाव हामीलाई दिन नभुल्नुहोला हामी तपाईँहरूकै सल्लाह सुझाव अनुसार कार्यक्रमलाई अगाडि बढाउने प्रयास गर्नेछौँ यति भन्दै आजको कार्यक्रम गजल फुन्सको बसाइबाट बिट मार्छौँ उत्पादन सहयोगी एसपी माथुरसँगै म मा गजल फुन्सको माली सम्भार राज शुभरात्रि शुभ